भरि त्यो डाँडा घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो तिमी म घुम्न जाऊ

म पनि केमा कम्छु नि मदम छ नि सम्पत्ति कमाइन्छ नि सुन्छ दिले तिमीलाई भरौँला सुन माया कि नै भन न त्यो डाँडामा हगेर घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो तिमी रम घुम्न जाऊ त उडाउन